पारामेडिकल क्याम्पसका विषयमा छानबिन गर्न उच्च स्तरीय टोली गठन हुने विद्यार्थी संगठनहरूले विद्या ज्ञापन पत्र बुझाएपछि सिटिबिटी विद्यार्थीको पक्षमा कसरत गर्दै भित्री मधेस क्षेत्रको गाईवादी बजारमा भएको आगलागीबाट साढे छ करोड बढेको क्षति आगलागी पीडितहरूलाई हिजै सामान्य राहत वितरण एकै रातमा देशको अस्तित्व गुम्ने गरी संविधान संशोधन हुन नदिने एमाले उपाध्यक्ष रावलको जिकिर सुदूरपश्चिमलाई अस्थिर बनाउने षड्यन्त्र बनाइन सक्नेतर्फ सचेत हुन आग्रह र माग पुरा नभएको भन्दै डडेलधुरा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी कक्षा दसको परीक्षा तालिका सार्वजनिक प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरामा रहेको डडेलधुरा पारामेडिकल क्याम्पसमा नियम विपरीत अवैध रूपमा भर्ना गरिएका विद्यार्थी भर्नाको विषयमा छानबिन गर्न उच्च स्तरीय टोली गठन हुने भएको छ क्याम्पसले नियम विपरीत भर्ना गरेका विद्यार्थीहरूको व्यवस्थापन गर्न सकिने वा नसकिने र क्याम्पसलाई हुने कार्यवाहीको सीमा लगायतका विषयमा छानबिन गर्न चाँडै समिति गठन हुन लागेको प्राविधिक तथा व्यावसायिक तालिम परिषद सीटीभीटीले जनाएको छ पीड़ितका पक्षमा क्याम्पस विरूद्ध मुद्दा परेमा जिल्ला प्रशासन र प्रहरीले कार्यवाही प्रक्रिया अगाडि बढ़ाउनेछ भने गठन हुने छानबिन समितिले सेटिभिटी मार्फत क्याम्पसलाई कार्यवाही गर्ने र विद्यार्थीको सवालमा छिनोफानो गर्ने काम गर्नेछ केही दिन अघि सेटिभिटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेले घटनामाथि सामान्य अनुसन्धान गरी फर्किएपछि केन्द्रमा पठाएको प्रतिवेदन अनुसार नै छानबिन समिति बन्न लागेको सिटिभिटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले जानकारी दिएका छन् क्षेत्रीय कार्यालयको घटना अध्ययन प्रतिवेदन अनुसार क्याम्पसले विभिन्न चारवटा कार्यक्रममा एक सय अडचालिसजना विद्यार्थी नियम विपरीत भर्ना गरेको देखिएको छ प्रतिवेदन अनुसार क्याम्पसले नियम विपरीत अनमीतर्फ अडतिसजना सीएमएतर्फ जना कृषि जेटीएतर्फ जना र ल्याबतर्फ चौतिसजना विद्यार्थी भर्ना गरेको देखिएको छ यसैबीच ठूलो संख्यामा विद्यार्थीको भविष्य अन्यलमा पर्न लागेको भन्दै नेपाली कंग्रेस निकटको नेपाल विद्यार्थी संघ नेकपा एमाले निकटको अनिरा सोभ्यू र माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका केन्द्र तहका नेताहरूले सीटीबीटीलाई ज्ञापन पत्र बुझाएका छन् बोर्डले ज्ञापन पत्र बुझाउँदै क्याम्पसलाई कार्यवाही गर्नुपर्ने र विद्यार्थीको व्यवस्थापन गरिदिनुपर्ने माग राखेपछि सिटिभिटीले सम्बद्ध अन्य काउन्सिल र परिषदहरूसँग छलफल गर्ने भएको उनले जानकारी दिएका छन् अनमीको रजिस्ट्रेशन नेपाल नर्सिङ काउन्सिल र सीएमए को नेपाल स्वास्थ्य व्यवसायी परिषदले गर्ने भएकाले ती निकायहरूसँग सिटिबिटीले छलफल गर्न लागेको हो उनीहरूले ती विद्यार्थी लिन सहमति जनामा मात्रै अलपत्र परेका एक सय अडचालिसजना विद्यार्थीले पढ्ने मौका पाउने स्तर निर्धारण महाशाखाका निर्देशक धामीले जानकारी दिएका छनृ डडेलधुवाको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको वार्ड नम्बर नौमा रहेको गाईबादी बजारमा भएको आगलागीबाट साढे छ करोड़ बढेको क्षति भएको छ राति साढे बाह्र बजीतिर बजारमा रहेको सहदेव बोहराको पसलमा भेदोचट भएर शुरू भएको आगलागीबाट छवटा पसल पूर्ण रूपमा जल्नुका साथै एउटा पसलमा आंशिक क्षति हुँदा छ करोड़ चौसठी लाख सत्तरी हजार पाँच सय चौवालिस रूपियाँ बराबरको क्षति भएको छ प्रारम्भिक प्रतिवेदन अनुसार स्थानीय अर्जुन बोहरा अक्कल धामी सहदेव बोहरा लालबहादुर बोहरा रमेश बोहरा भानबहादुर खड्का का घर तथा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने पदम बहादुर बोहराको घरमा आंशिक क्षति भएको र तिनै व्यक्तिका घरमा भाडामा र पसल थापेर बस्दै आएका अन्य चार जनाका भौतिक सामग्रीहरू जलेको इलाका प्रशासन कार्यालय जोगबुडाका प्रमुख दत्तुराम पाण्डेले जानकारी दिएका छन् तर मानवीय क्षति भने नभएको जनाइएको छ मध्यराती भएको आगलागी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी परशुराम नगरपालिकाका कर्मचारी र स्थानीयको अथक प्रयासपछि करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो बारूण यन्त्र भएमा आगलागी नियन्त्रणमा सहजता हुने र क्षति कम हुने भए पनि नगरपालिका घोषणा भएको वर्षौं भइसक्दा पनि अहिलेसम्म पनि बारूण यन्त्र खरिद गरिएको छैन यसैबीच पीड़ितहरूलाई हिजो नै सामान्य राहत समेत प्रदान गरिएको छ परशुराम नगरपालिकाबाट सतासी हजार नगद राहत बाँडिएको र रेडकसबाट पाल जग बाल्टी लगायतका सामग्रीहरू प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख पाण्डेले जानकारी दिएका छन् पूर्ण रूपमा क्षति बेहोरेका छ जनाका परिवारलाई बाह्र बाह्र हजारका दरले र आंशिक क्षति भएका पाँचजनाका परिवारलाई तीन तीन हजारका दरले राहत रकम बाँडिएको उनले बताएका छन् यस्तै स्थानीय नागरिक र व्यापारीबाट राहतका लागि सन्ताउन्न हजार बढ़ी रकम संकलन गरिएको र इलाका प्रशासनले सबैलाई राहत सहयोगको लागि अनुरोध गर्ने तथा क्षतिपूर्तिका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको पत्रकार हरकत चन्दले जानकारी दिएका छन् नेकपा एमालेकपा अध्यक्ष भीम रावलले मुलुकको अस्तित्व नै संकटमा राखेर ल्याउन लागेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् पार्टी अगुवा कार्यकर्ता प्रशिक्षणको लागि सुदूरपश्चिमका जिल्ला दौडाहामा रहेका नेता रावलले हिजो डडेलद्रामा प्रेस सौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा सरकारले षड्यन्त्र रचेर संविधान संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन् एक रातमा देशको अस्तित्व गुम्ने गरी कुनै पनि हालतमा संशोधन हुन दिँदैनौ नेता रावलले भनी राष्ट्रको हित विपरीतका गतिविधिमा व्यक्ति त उभिन्छ भने एमाले त मुलुकको एक ठूलो दल हो केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जसरी पनि संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिको कड़ा प्रतिवाद गर्दै उनले संविधान संशोधनको विरूद्धमा एक तिहाई सांसदको वक्तव्य आइसकेको अवस्थामा प्रधानमन्त्रीले जसरी पनि संविधान संशोधन हुन्छ भन्दैछन् जसरी भनेको कसरी भन्दै प्रति गरेका छनृ सरकारले अहिले भारतीय दूतावासमा नेताहरू पठाएर त्यहाँबाट आएका कुराहरू नै प्रधानमन्त्रीले व्यक्त गर्ने गरेको आरोप लगाएका छन् अहिलेको संशोधन प्रस्ताव विदेशी परराष्ट्र मन्त्रालय र राजदूतले मात्रै महत्वपूर्ण भनी स्वागत गरेका छन् सरकारमै रहेका पार्टीकै मान्छे यसको विरुद्धमा छन् हाम्रो कुरा छोड्नुहोस् आक्रोश पक्दै उनले भने अनि कसको लागि संशोधन त्यही व्यक्तव्य दिने राजदूतावासको लागि हो त्यस्तै संशोधनसँगै जोडिएको नेपाली नागरिकताको सवालमा नेता रावलले दक्षिण एसियामै नेपालमा नागरिकताको सवाल सबैभन्दा लचिलो रहेको दावी गरेका छन् यसैबीच नेता रावलले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा एकाएक बाहिर आएर सबैतिरबाट विरोध भएपछि अहिले सरकारले घुमाउरो तरिकाले संविधानको अनुसूचीमा राख्न खोजिन लागेको आरोप लगाएका छन् रावलले सरकारले जनतालाई अधिकार दिन चाहने हो भने तुरन्त स्थायी निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् सरकारले चाहेमा एकैचोटि तीनवटै निर्वाचन सम्पन्न गर्न सकिने उनले बताएका छन् सरकार आफैले मिति घोषणा गर्न चाहिरहेको छैन मिति केही दिनमा नै घोषणा गर्छु भन्ने तर अहिलेसम्म खाका नै पेश गरेको छैन सरकारको नियत के हो उनले भनेका छन् यसैबीच शक्तिहार दुरूपयोग अनुसन्धान आएका निलम्बित प्रमुख सिंह कार्कीको विषयमा नेता रावलले एउटा व्यक्ति भन्दा पनि पछिल्लो समय संविधान संशोधन जस्तो राष्ट्रको अस्तित्वको कुरा अगाडि आएकाले उक्त विषय गौण बन्न पुगेको बताएका छन् पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले मन्त्री परिषदले गोप्य रूपमा संघीय आयोग गठन गरी पहिले नै टुङ्गो लागिसकेका केही प्रतिवेदनहरूलाई बिउताएर गोप्य राखेको बताउँदै कुनै पनि बेला कैलाली कञ्चनपुरलाई आगो सरकार यो ठाउँलाई अस्थिर बनाउने षड्यन्त्र बनाउन सक्ने भएकाले सुदूरपश्चिमका जनतालाई सचेत हुन आग्रह गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा radio unity dot com dot इनबीबाट युनिटी खबर सुनिरहनु भएको छ बझाङको स्याडी गाविसमा किशोरी समूहले बालविवाह रोकेको छ स्याडी गाविस तीन दलित बस्तीमा हिजो हुने भनिएको बालविवाह किशोरी समूहले रोकेको स्थानीय करण बहादुर बोहराले बताएका छन् आमा बुवाले जबरजस्ती गरिदिन लागेको विवाह आफूलाई मन नपरेपछि आफूले गाविस स्तरीय किशोरी समूहकी अध्यक्ष संगीता विकलाई जानकारी गराएको पन्ध्र वर्षीय मनिषा सदराले बताएका छन् आफ्नो पढ्ने इच्छा हुँदाहुँदै पनि बुवा आमाले विवाह गरिदिन लागेपछि आफूले अन्तिममा किशोरी समूहलाई जानकारी गराएको उनले बताएकी छिन् विवाह देउले गाविस वडा नम्बर पाँच बस्ने सत्र वर्षीय आमार विकसँग हुन लागेको थियो अहिले मनिषा रत्न निमामीमा अर्थात आधारभूत तहमा कक्षा सातमा अध्ययनरत रहेकी छिन् भने सत्र वर्षीय अमर कक्षा नौमा महादेव माविमा अध्ययनरत रहेका छन् डडेलधुरा बहुमुखी क्याम्पसमा हिजोबाट अनिश्चितकालीन तालाबन्दी गरिएको छ केही दिन अघि नेपाल विद्यार्थी संघ डडेलधुरा बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस समक्ष राखेका अठार बुधे मागहरूको सम्बोधन नभएको भन्दै तालाबन्दी गरेको हो इकाई समितिले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी क्याम्पसको विकासको पक्षमा तथा प्राध्यापक र कर्मचारीका सवालहरू सहित मंगिर तेह्र गते आफूले अघि सारेका मागहरू सम्बोधन नहुन्जेलसम्मको लागि तालाबन्दी गरेको जनाएको छ क्याम्पसको ढुकुटी आउने गरी टियुको नियम विपरीत बोलपत्र आह्वान नगरी सामानहरू खरिद गरेको क्याम्पसमा पठन पाठन नभई एकमुष्ट हाजिर लगाई तलब भत्ता लिएको क्याम्पस आपसमा चौकीदार र सहयोगी हुँदाहुँदै पनि अवैधानिक भनिएका कर्मचारीहरूलाई अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने लगायतका गलत मनसाय भएका भन्दै क्याम्पस प्रमुख र लेखा प्रमुखलाई विभिन्न आरोप लगाउँदै उनीहरूलाई कार्यवाहीको माग समेत गरिएको छ इकाई समितिका सभापति सन्तोष बहादुर देवद्वारा हस्ताक्षरित विज्ञप्तिमा तालाबन्दीपछि उत्पन्न परिस्थितिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएको छ कक्षा दसको अन्त्यमा लिइने एसईई परीक्षा सेकेन्डरी एजुकेसन एक्जामिनेसन चैत तीन गतेदेखि हुने भएको छ परीक्षा एघार गतेसम्म सञ्चालन हुनेछ परीक्षा शिक्षामा शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा बाह्रमा हुने उल्लेख भए पनि यो वर्ष कक्षा दसको परीक्षा साबिकको परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने गरी मन्त्रालयले यसअघि नै गरेको निर्णयका आधारमा परीक्षा तारिका तय गरिएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताएका छन् शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको परीक्षा सञ्चालक समितिको बैठकले रुटिन तय गरेको हो तर्फको परीक्षा भने चैत्र चौध गतेसम्म सञ्चालन हुनेछ यो वर्षको उक्त परीक्षामा करिब साढे छ लाख विद्यार्थीको सहभागिता हुने नियन्त्रक रेग्मीले बताएका छन् गत वर्ष एसएलसीकै जस्तो गरी परीक्षा सञ्चालन हुने रेग्मीले बताएका छन् तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच आठ वा दस किलोसम्म फल्न सक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् तर धनगढीका एक किसानको बारीमा पच्चिस किलोको एउटा लौका फलेको छ धनगढी बसन्त टोलका ललितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो केही दिनदेखि धनगढ़ीमा जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्थलमा